स्थगित भएको छ चार साउनबाट पार्टीको केन्द्र समितिको विस्तारित बैठक हुने भएकाले भ्रमण स्थगित गरेको उहाँको निजी सचिवालयले जनाएको छ यसैबीच मंगलबार प्रसन्न र नेपालका लागि जापानी राजदूत कुन्यो ताकाहासबीच मंगलबार भेटवार्ता भएको छ लाजिमपाट स्थित अध्यक्ष प्रचण्ड निवासमा बिहान भएको भेटमा मुलुकको पछिल्लो राजनैतिक अवस्था र संविधानसभा निर्वाचनको विषयमा छलफल सफल भएको प्रसन्नका सहयोगी शिव खकुरेले बताउनुभयो पोखरामा जारी नेकपा माओवादी केन्द्र समितिको बैठकमा आज केन्द्र सदस्यले बोल्ने क्रम सकिँदैछ आज सदस्यले बोल्ने क्रम सकिएपछि अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले जवाब दिनुहुनेछ अध्यक्ष वैद्यले चुनावी रणनीति सहितको भावी कार्यदिशा र महासचिव रामबहादुर थापाले संगठन र संघर्ष सम्बन्धी छुट्टै प्रस्ताव पेश गर्नु भएको छ प्रवक्ता पम्पा भूषाले आजको बैठकमा बोल्न बाँकी रहेका सदस्यले बोल्ने क्रम सकिएपछि सुझाव सहित पारित गरिने जानकारी दिनुभयो प्रवक्ता भूषाले बैठक भर्खर शुरू भएको र आज बेलुकासम्म सक्ने योजना रहेको बताउनुभयो हिजोसम्म बोल्ने सबैजसो सदस्यले अब निशस्त्र रूपमा सहरी विद्रोह गर्नुपर्ने बताएका छन् बैठकले आगामी संविधान सभाको औचित्य पार्टीको धारणा र भावी कार्यदिशाको बारे रणनीति पनि तय गर्ने भूषाले बताउनुभयो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले चुनावी वातावरण बनाउन दलहरूसित आग्रह गर्नुभएको छ पूर्व सांसद मञ्चको टोलीसँग आज बिहान भएको छलफलमा रेग्मीले चुनावको लागि सरकारको तर्फबाट सरकार तयारी पूरा भएकोले अब आवश्यक वातावरण बनाउने जिम्मा दलहरूको भएको बताउनु भएको हो चुनावको मिति घोषणा भइसकेकाले अब उम्मेद्वारी दिने र मत हाल्ने वातावरण बनाउन दलहरूको प्रतिबद्धता आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो रेग्मी निवास बालाटारमा भएको छलफलमा पूर्व सांसद मञ्चले चुनावको मिति घोषणा भएको प्रति स्वागत व्यक्त गर्दै असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउन आग्रह गरेको थियो नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले निर्वाचन हुने माहौल नै छैन भने जस्तो चिया पसलेका हल्लाका पछि नलाग्न आफ्ना कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ उहाँले भन्नुभयो चुनाव गराउन भनेर नै वर्तमान सरकार गठन भएको छ सरकार र निर्वाचन आयोग निर्वाचन सम्पन्न गराउन लागिरहेका छन् अब राजनैतिक दलहरू सबै कुरा छाडे निर्वाचनमा होमिनुपर्छ नेपाली कंग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको नब्बे जन्म जयन्तीको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले वर्तमान सरकारलाई विघटन गर्नुपर्छ अनि मात्र चुनावमा जान्छौ भने केही दलको भनाई चुनाव हुन नदिने बखेडा मात्र हो भन्नुभयो अब पनि नयाँ प्रधानमन्त्री बनाउने खेल र कसकसमा लाग्ने हो भने नयाँ प्रधानमन्त्री बनाउन एक वर्ष लाग्छ अनि कहिले चुनाव गर्ने हो उहाँले प्रश्न गर्नुभयो नेता देउवाले प्रजातन्त्रमा चुनावको अत्यन्त महत्व हुन्छ चुनाव भाड्ने काम कहीँ कतैबाट गर्नुहुन्न भन्नुभयो आफूले स्वर्गीय कोइरालालाई छिटो निर्णय गर्न सक्ने राजनेताका रूपमा स्मरण गरेको उहाँले बताउनुभयो नेता देवाली तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय कोइरालाको भूमिका अहम रहेको बताउनुभयो नेपाली कंग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटोलाले मङ्सिर चार गते हुने चुनावलाई अब कसैले चाहेर पनि सार्न र टार्न सक्दैन भन्नुभयो उहाँले भन्नुभयो चुनावप्रति असन्तुष्टि रहेका नेकपा माओवादी सहित अन्य दललाई चुनावमा ल्याउन सकारात्मक छलफल भइराखेको छ उहाँहरूका जायज माग सम्बोधन पनि हुन्छन् यति गर्दा पनि उहाँहरू चुनावमा भाग लिनु भएन भने उहाँहरू नै पछि पर्नुहुन्छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्यले मंगिरमा तोकेको चुनावमा सबैले भाग लिए चुनाव सफल बनाउनुपर्छ भन्नुभयो अर्का केन्द्रीय सदस्य अम्बैका बस्नेते संविधान सभाको निर्वाचनमा पार्टी एकढेक्का भएर जानुपर्छ भन्नुभयो कार्यक्रममा जनआन्दोलनको घाइते केदारनाथ तिमेश्रालाई सम्मान गरिएको थियो सो अवसरमा उहाँले कार्यकर्ताहरू अहिले निराशा बनिराखेका छन् यस्तो अवस्थामा पार्टी कार्यकर्तालाई क्रियाशील बनाइराख्न पार्टीले नयाँ नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्छ समेत भन्नुभयो सरकारले राम्रो काम गरे नेपालको आर्थिक अवस्था सुध्रने उहाँको भनाइ छ बाह्रको भलोई भरवलिया गाविसको बङ्गरी नदीमा पुल निर्माणको शिलान्यास कार्यक्रममा राजदूत जयन्त प्रसाद यस्तो बताउनु भएको हो नेपालको प्रगतिमा भारतले आफ्नो प्रगति देख्दै आएको उहाँले बताउनुभयो नेपालको राजनैतिक आर्थिक र विकास निर्माणमा भारतले सहयोग गरिरहेको उहाँको भनाइ थियो सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकहरूले तोकेको समयअनुसार काम नगर्दा बिरामीहरू मर्कामा परेका छन् सरकारी नियममा चिकित्सकले सातामा चालिस घण्टा काम गर्नुपर्ने भए पनि भरतपुर अस्पतालमा केही चिकित्सक बाहेक अधिकांशले तोकेभन्दा झण्डै आधा समय मात्र अस्पतालमा रहेर काम गरेको पाइएको छ बिहान दस बजे अस्पताल पुग्ने चिकित्सकहरू दिउँसो दुई नबज्दै निजी अस्पतालमा पुगेको पाइन्छ बिहान बिहानभर निजी अस्पतालमा व्यस्त चिकित्सकहरूले खाना समेत अस्पताल समयमा खाने गरेको अस्पतालको medical superintendent doctor Mahendra Raj नेउपानीले बताउनुभयो दिउँसो बाह्र बजेपछि एक घण्टा खानाको लागि बाहिरिने चिकित्सक निजी अस्पताल पुगेर काम गरेको थाहा पाएपछि बिसजनाभन्दा बढी चिकित्सकलाई मौखिक रूपमा सचेत गराइएको उहाँको भनाइ छ नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डाक्टर कृष्ण पौडेल सरकारी नियमअनुसार चिकित्सकले काम गर्नुपर्ने र आफ्नो कर्तव्य पूरा नगर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने बताउनुभयो जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केयर सिंह गोदार प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका चिकित्सकहरूले समेत दिउँसो दुई बजेपछि काम नगरेको बताउनुहुन्छ कार्य प्रमुख रहेका चिकित्सकका लागि दिउँसो दुई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 नेपालीको ज्यान गएको छ नेटो सेनालाई सामान उपलब्ध गराउने फर्ममा नेपालले समयअनुसार बिहान पाउने छ बजे विस्फोटक पदार्थले भरेको गाडी विस्फोट भएको हो विस्फोट लगतै अरू दुईजना आक्रमणकारीसँगको गोली हानाहानमा चारजना नेपाली सुरक्षा गार्डको ज्यान गएको काबुलका प्रहरी प्रमुख मोहम्मद अयुब सलाङ्गीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ घटनामा दुईजना ट्रक चालक र एकजना आक्रमणकारीको पनि ज्यान गएको छ ज्यान जाने नेपालीको पहिचान खुल्न सकेको छैन परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुन बहादुर थापाले यसबारे जानकारी नआइसकेको भन्दै जानकारी लिने प्रयास भइरहेको बताउनुभयो इजिप्टमा चर्किरहेको सङ्कटलाई समाधान गर्न त्यहाँको सेनाले अडचालिस घण्टे अल्टिमेटम दिएको छ तर त्यहाँका राष्ट्रपति मोहम्मद मोर्सीले भने उक्त अल्टिमेटमको व्यवस्था गर्दै आफ्नो तरिकाले अगाडि बढेको बढ्ने बताएका छन् यसअघि त्यहाँका एक मन्त्रीले राजीनामाको घोषणा गरेका छन् अहिलेको सरकारले उत्पन्न समस्याको समाधान गर्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका छन् केही दिन यता इजिप्टमा राष्ट्रपति विरोधी आन्दोलन चर्किरहेको छ हजारौं नागरिकहरू राष्ट्रपति मोहम्मद मोर्सीले अवलम्बन गरेको विभेद लगायतकारी नीतिको विरोध गरिरहेका छन् उनीहरूले ब्रदरहुडको कार्यमा तोडफोड समेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् नागरिकहरूले राष्ट्रपति मोर्सी विरूद्ध नारा लगाउँदै राजीनामाको माग गरेका छन् इजिप्टमा लामो समय शासन गरेका हौसले सत्ता सत्ताच्युत भएपछि मोर्सी राष्ट्रपति भएका हुन् मुस्लिम ब्रदरहुड पार्टीका नेता तथा राष्ट्रपति मोर्सीले ल्याएको नीतिको विरोध गर्दै प्रदर्शनकारीले निर्वाचनको माग समेत गरेका छन् अब खेल समाचार विश्व खेलकुद पत्रकार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ सन् उन्नाइस सय चौबिसमा फ्रान्सको पेरिसमा भएको ओलम्पिक खेलको समाचार संकलनको लागि the international sports and press association गठन भएको दिनको सम्झनामा विश्व खेलकुद पत्रकार महासंघको आह्वानमा हरेक वर्ष जुलाई दुई तारिकमा यो दिवस मनाउने गरिएको छ दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले आज पल्सर स्पोर्ट्स अवार्ड प्रदान गर्दैछ विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ यसअघि नै अनुसार सार्वजनिक गरेका लोकप्रिय उत्कृष्ट महिला पुरुष युवा उत्कृष्ट प्रशिक्षकको नाम अझै सार्वज आजै सार्वजनिक हुनेछ लोकप्रिय खेलाडीको मनोनयनमा क्रिकेटका पार्श खड्का फुटबलका जगजित श्रेष्ठ ओसुकी झरना गुरुङ एथलेटिक्सकी केशरी चौधरी पौडीकी शिरीष गुरुङ उत्कृष्ट खेलाडी पुरुषतर्फ क्रिकेटका पार्श खड्का र वसन्त रेग्मी एथलेटिक्सका तिलक राम थारू फुटबलका भरत खवास र करातेका सुनिल लामा परेका छन् महिलातर्फ करातेकी देवी अधिकारी फुटबलकी जमुना गुरुङ र अनु लामा ओसुकी झरना गुरुङ र पौडीकी श्री अधिताल परेका छन् उत्कृष्ट युवा खेलाडीमा पौडीका सुरेश गुरुङ उसुकी चाहना बमझम क्रिकेटका आकाश विष्ट फुटबलकी निरु थापा र ब्याडमिन्टनका रत्नजित तमाङ छन् उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका पोबोधु दासनायकी ओसुका युवराज गुरुङ करातेका अकबर शाह पौडीका वाङदेन लामा र एथलेटिक्सका नरबहादुर साई मनोनयनमा परेका छन् स्पेसल लाइफ टाइम एचिभमेन्ट र उत्कृष्ट प्यारा एथलिट अवार्ड भने आज घोषणा गरिनेछ महिला पुरुष र लोकप्रिय तर्फकाले मोटरसाइकल तथा अरूले पचास पचास हजार रुपियाँ पुरस्कार पाउनेछन् र त्रिदेशीय एक दिवसीय क्रिकेटमा आज भारत र श्रीलङ्का भेट्दैछन् वेस्ट इन्डिजको किङ्गस्टनमा हुने खेलमा भारत विराट कोहली र श्रीलङ्का एन्जेलो म्याथ्युजको कप्तानीमा मैदानमा उत्रिँदैछ भारतका नियमित कप्तान महेन्द्र सिंह धोनी चोटको कारण आराममा बसेपछि कोहलीले टिमको कप्तानी सम्हालेका छन् धोनीको ठाउँमा अम्बाती राइडुलाई मैदानमा उतारिने भएको छ यसअघि समान एक एक खेल खेलेका दुवै टिमले पराजय भोग्नु परेको थियो दुवै टोलले वेस्ट इन्डिजले स्तब्ध पारेको हो भारत एक विकेट र श्रीलङ्का छ विकेटले पराजित भएका थिए समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चुनावी वातावरण बनाउन मन्त्री परिषदका अध्यक्ष रेग्मीद्वारा दलहरूलाई आग्रह नेपालको अहिलेको आर्थिक वृद्धि दर सन्तोषजनक नभएको नेपालका लागि भारतीय राजदूत प्रसादको भनाई एकीकृत नेकपा माध्यक्ष प्रचण्डको आगामी पाँच आउन हुने भनेको जापान भ्रमण स्थगित पोखरामा जारी नेकपा माओवादी केन्द्र समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यले बोल्ने क्रम सकिने अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमणमा परि चार नेपाली सुरक्षा गार्डको ज्यान गयो इजिप्टमा सर्किरहेको संकटलाई समाधान गर्न त्यहाँको सेनाद्वारा सरकारलाई अडचालिस घण्टा अल्टिमेटम र विश्व खेलकुद पत्रकार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै त्रिदेशीय दिवसीय क्रिकेटमा आज भारत र श्रीलङ्का भेट्दै हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार